नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा WWW dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता अरियाल नेपाली कंग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ दिवसका अवसरमा नेपाली कंग्रेस र उसको भातृ संस्थाहरूले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् यही सन्दर्भमा आज कंग्रेसले बीपी संग्रहालय सुन्दरी जलमा विशेष कार्यक्रमको आयोजना गरेको छ नेपाली कंग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाको जन्म विक्रम सम्मत उन्नाइस साल भदौ चौबिस गते भारतको बनारसमा भएको हो उहाँ नेपाली राजनीतिमा बीपी कोइराला र नेपाली साहित्यमा विश्वेश्वर प्रसाद कोइरालाको नामबाट परिचित हुनुहुन्थ्यो जीवनभर प्रजातन्त्रका लागि लड्नुभएका कोइराला शालीन सुझबुझ र गम्भीर चिन्तन अदम्य साहसी नेता हुनुहुन्थ्यो क्यान्सर रोगबाट थला पर्नुभएका कोइरालाको दुई साल साउन छ गते निधन भएको थियो भारतीय स्वतन्त्रता आन्दोलनमा समेत सहभागी कोइराला भारतीय नेताहरूसँग जेल पर्नु भएको थियो कोइरालाको नेतृत्वमा जहानिया राणा शासन हटाउन दुई सालमा नेपाली राष्ट्रिय कंग्रेसको स्थापना भएको थियो बीपी कोइरालाले दुई सालमा एक सय चार वर्षे राणा शासनको विरूद्धमा भएको जनक्रान्तिको पनि नेतृत्व गर्नुभएको थियो नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रतीक मानिने बीपी तत्कालीन नेपालका अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल राजनीतिक व्यक्तित्वका रूपमा समेत चिनिनुहुन्थ्यो राष्ट्रियता प्रजातन्त्र र समाजवादको सिद्धान्त प्रतिपादन गर्नुभएका कोइराला दुई हजार पन्ध्र सालमा भएको पहिलो संसदीय चुनावपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्न सफल हुनुभएको थियो तत्कालीन राजा महेन्द्र शाहले प्रधानमन्त्रीबाट बर्खास्त गरी कोइरालालाई जेल राखेका थिए उहाँ दुई हजार पच्चीस सालसम्म आठ वर्षसम्म निरन्तर जेलमै रहनु भएको थियो त्यसपछि भारत प्रवासमा रहनुभएका कोइराला दुई हजार तेत्तीस सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्काउनु भएको हो उच्च राजनीतिक छवि हुँदा हुँदै पनि उहाँले नेपाली साहित्यमा पुर्याउनु भएको योगदानलाई अतुलनीय मानिन्छ कोइरालाको सुम्निमा मोदी आइन बाबु आमा र छोरा नरेन्द्र दाई तीन घुम्ती तथा हिटलर जस्ता चर्चित उपन्यासहरू नेपाली साहित्यमा चर्चित छन् यसैबीच चितवनमा पनि विभिन्न कार्यक्रम गरी बीपी स्मृति दिवस मनाइँदैछ बीपी स्मृति दिवसको अवसरमा नेपाली कंग्रेस नगर समिति रत्नगरले आज विचार गोष्ठीको आयोजना गरेको छ गोष्ठीमा केन्द्रीय नेताहरूको पनि सहभागिता रहने नगर समितिले जनाएको छ आजै बीपी कोइरालाको जन्म शताब्दीको अवसरमा नगर समितिले गरेका साप्ताहिक कार्यक्रमको पनि समापन गरिँदैछ प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचार सकेर आज स्वदेश फर्कँदै हुनुहुन्छ संयुक्त राज्य अमेरिकामा एक महिना लामो उपचार गराउनु भएका प्रधानमन्त्री कोइराला हिजो अमेरिकाबाट नेपालका लागि प्रस्थान गर्नुभएको र आज बेलुकी आठ बजे स्वदेश आइपुग्नुहुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ अमेरिकाको न्यूयर्क स्थित मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा फोक्सोमा देखिएको क्यान्सरको संक्रमणको रेडियोथेरापी विधिको उपचार सम्पन्न भएपछि प्रधानमन्त्री कोइराला स्वदेश फर्कँदै हुनुहुन्छ प्रधानमन्त्रीलाई लामो समयदेखि ब्रोङ्काइटिस भएका कारण चिकित्सकको सल्लाह अनुसार फोक्सोमा देखिएको क्यान्सरको संक्रमणको शल्यक्रिया नगरी रेडियोथेरापी विधि मार्फत उपचार गरिएको हो प्रधानमन्त्री कोइराला गत असार दुई गते थप उपचारका लागि अमेरिका जानु भएको थियो यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षण फलोअपका लागि अबको केही बेरमा ब्याङ्क जानुहुने कार्यक्रम रहेको छ ओली यसअघि फंगस मेनेन्जाइटिसको उपचारका लागि गत वैशाख सत्र गतेदेखि थाइल्याण्ड गई जेठ बीस गते फर्कनु भएको थियो ओलीको दायाँ हत्केला सुन्निएकाले पनि त्यसको पनि उपचार गराउनुहुने भएको छ ए माओवादीको स्थायी समितिको बैठक आज पनि बस्दैछ पार्टी कार्यालय पेरिस डाँडामा अबको केही बेरमै बस्ने बैठकमा मुलुकको पछिल्लो राजनैतिक अवस्था लगायतका विषयमा छलफल हुनेछ पार्टीभित्र र पार्टी बाहिरका गतिविधिको समेत समन्वय गर्नका लागि माओवादीले केही विभाग पनि गठन गरेको छ यसअघि हिजो बसेको बैठकले संविधान मस्यौदा तथा सुझाव समितिको जिम्मा उपाध्यक्ष नानकाजी श्रेष्ठलाई दिएको छ भने अन्तर्राष्ट्रिय विभागको जिम्मा समेत उहाँलाई नै दिएको छ सरकार सदन र मन्त्रालयहरूका मन्त्रालयहरूमा हुने विभिन्न कामहरूमा पार्टीको उपस्थिति देखाउन र ती कामहरूलाई व्यवस्थित बनाउनका लागि गठन गरिएको भनेका ती विभागमा यसअघि विभिन्न मन्त्रालय सम्हालेका पार्टी नेतालाई नै समावेश गरिएको छ हमास विद्रोही विरूद्धको कार्यवाही जारी राखेको इजरायली सेनाले पछिल्लो पटक गाजास्थित एक अस्पतालमा बमबारी गरेको छ गाँजा हमलाका क्रममा घाइते भएकाहरूको उपचार भइरहेको अस्पतालमा इजरायली सेनाले आक्रमण गरेको हो सो आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु भएको छ भने अन्य सत्तरी भन्दा बढ़ी घाइते भएको बीबीसीले जनाएको छ घाइते हुनेहरूमा अस्पतालका कर्मचारी पनि रहेका छन् प्रत्यक्षदर्शीका अनुसार पूर्वी गाँजा शहरको अल अक्सा क्षेत्रमा रहेको अस्पतालको रिसेप्सन र अपरेशन थिएटरमा बम खसालिएको थियो इजरायली सेनाले जारी राखेको आक्रमणमा अहिलेसम्म पाँच सय भन्दा बढ़ी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ मारिनेमा धेरैजसो सर्वसाधारण नागरिक रहेको बताइएको छ र स्पेनिस क्लब बार्सिलोनाले अर्को स्पेनिस क्लब भ्यालेन्सियाका डिफेन्डर जेरेमी म्याथ्युलाई क्लब भित्र्याउने भएको छ बार्सी र भ्यालेन्सी म्याथ्यूसँगको अनुबन्धनबारे सहमतिमा पुगेको र बार्साले आज सम्झौताको घोषणा गर्ने फुटबल वेबसाइट गोल डट कमले जनाएको छ केही हप्तादेखि दुई क्लब बीच वार्ता चलिरहेको बेला म्याथ्यूले आफूलाई बार्सी जाने अनुमति दिन भ्यालेन्सियासँग आग्रह गरेका थिए यसैबीच भ्यालेन्सियाले अर्का डिफेन्डर रिकार्डे कोस्टाको अनुबन्धन समाप्त गरेको छ कोस्टा भ्यालेन्सियाका सबैभन्दा महँगा खेलाड़ी हुन् उनलाई तिर्ने रकम र अर्को क्लबमा स्थानान्तरण हुँदा क्लबले पाउने रकम उस्तै हुने भएपछि क्लबले उनीसँगको सम्झौता रद्द गरी उनलाई नयाँ क्लबमा स्थानान्तरणको विकल्प खुल्ला गरिदिएको हो हस्त यसका साथै दिउँसो एक बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार